सिम्पल सिम्पल कान्छीको टिम्पल पर्ने गाला सिम्पल सिम्पल कान्छीको टिम्पल पर्ने गाला मन पर्यो मन पर्यो मन पर्यो मलाई मन पर्यो मन पर्यो मन पर्यो मन मुटुको माया चोर्याउने मुटुमै सार्याउने मुटुको माया चोर्याउने मुटुमै सार्याउने चंद्र बदन मुहारियो अप्सरा मात खाने मंद मंद मुस्कान क्यों यो मन चोरी लाने ओ चंद्र बदन मुहारियो अप्सरा मात खाने झुकी झुकी बस्ने कान्छीको लुकी लुकी हेरने पानी झुकी झुकी बस्ने कान्छी लुकी लुकी हेर्ने बानी मन पर्यो मन पर्यो मन पर्यो मलाई मन पर्यो मन पर्यो मन पर्यो मन पर्यो मलाई मन पर्यो सिम्पल सिम्पल क डिम्पल पर्ने गाला सिम्पल सिम्पल क डिम्पल पर्ने गाला मन पर्यो मन पर्यो मन पर्यो मलाई मन पर्यो परे मन परे मन परे सारे मन पर्यो ह्यान्डसम ह्यान्डसम कान्छ मन पर मन पर मन मलाई मन पर्यो मन मन मन मलाई मन पर्यो